आँसुको धाराले के गरौँ खै मै घरमा हाराले छाड्यौ मलाई किन मायालु छाड्यौ मलाई किन जति तिमीलाई बिर्सन्छु छु भने नि झल्को दिन्दिन मायालु छाड्यौ मलाई किन जति तिमीलाई बिर्सन्छु भने नि झल्को दिन्दिन थियो र मायामा तिम्रो रूप देख्छु नि छायामा छाड्यौ मलाई किन माया लु छाड्यौ मलाई किन जति तिमीलाई बिर्सन्छु भने नि झल्को दिन्दिना, झोली छायामा छाड्यौ मलाई किन लो छाड्यौ भन्छु भने नि झल्को दिन समाले थुक्या छाड्यौ मलाई किन मायालु छाड्यौ मलाई किन जति तिमीलाई बिर्सन्छु भने नि गर्दा समानले थुक्या छाड्यो मलाई किन मायालु छाड्यौ मलाई किन जति तिमीलाई बिर्सन्छु भने नि 我定。 मलाई किन मायालु छाड्यौ मलाई किन जति तिमीलाई बिर्सन्छु भने नि झल्को दिन हाम्रो नाम लेखेको रुखामा कोही छैन नि साथ दिने दुःखमा छाड्यौ मलाई किन छाड्यौ मलाई किन जति तिमीलाई बिर्सन्छु भने नि झल्को दिन्दिन मायालु छाड्यौ मलाई किन जति तिमीलाई बिर्सन्छु भने नि झल्को दिन्दिन